फर्काउन उनको सम्खाउ तिम्रो मन फर्काउन ए सानो पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी ए सानो बग्छ र यो छाती चर्काउन कसम खाउ तिम्रो मन फर्काउन सानो पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी हे सानो बग्छ र तिम्रै नाममा चल्छ यो ढुकढुकी हे सानो बग्छ रङ्ग सानो पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी ए सानो बग्छ र तिमीले नि दिछु रगत बग्ने नसा तिमी छेउ ए सानो छायो ढुकढुकी ए सानो बग्छ रङ्ग तिम्रै नाममा चल्छ यो ढुकढुकी हे सानो बग्छ रङ्ग हुने गीत तिम्रै यादमा लेखेको रुनी गीत हे सानो पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी हे सानो बग्छ रङ्ग मन पागल हुने गीत तिम्रै यादमा लेखेको रुनी गीत सानो पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी हे सानो बग्छ रङ्ग तिम्रै नाममा चल्छ यो ढुकढुकी हे सानो बग्छ रङ्ग मैले नि सास फेर्दैन पात बिन मर्छु सानो म तिम्रो साथ बिन हे सानो पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी हे सानो बग्छ र सानो पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी ए सानो बग्छ रङ्ग तिम्रै नाममा चल्छ यो ढुकढुकी ए सानो एउटै नाममा चल्छ यो ढुकढुकी हे सानो बग्छ र मेरो इच्छा कति लिन्छौ लेउ बारु परीक्षा हे सानो ढुके हे सानो बग्छ रङ्ग तिम्रै नाममा चल्छ यो ढुक ढुके हे सानो बग्छ रङ्ग सानो पत्याउ अब त तिम्रै नाममा चल्छ यो ढुकढुकी ए सानो बग्छ र यतिकै नास हुन्छ सास र हुन्जेल माया मास हुन्छ ए सानो पत्याउ अब